पछिल्लो समय च्याउ सहर बजारदेखि गाउँघरसम्म निकै नै लोकप्रिय बन्दै गएको छ सँगसँगै यसको माग पनि बढेको छ अङ्ग्रेजीमा फङ्गस भनिने च्याउ अति नै पौष्टिक तत्वयुक्त र स्वास्थ्यवर्धक खाद्यवस्तुको रूपमा चिनिने गर्छ यो माटोमा उम्रने नभई केवल धागो जस्तो ढुसी मात्र हो युरोपियन मुलुकबाट प्रारम्भ भएको च्याउ खेती अहिले विश्वका अधिकांश देशमा हुने गर्दछ नेपालमा व्यावसायिक रूपमा च्याउ खेती हुन थालेको झन्डै एक दशक भएको छ चितवनको कुरा गर्ने हो भने पछिल्लो समयमा च्याउ खेतीतर्फ किसानको आकर्षण पनि बढ्दै गएको पाइन्छ चितवनमा व्यावसायिक रूपमा पैंतिस चालिस जना किसानहरू च्याउ खेती गर्छन् भने आकर्षणको रूपमा लगभग दुई सय जना रहेका छन् देशकै मध्य भागमा रहेको जिल्ला भएकाले तथा यहाँबाट राजधानी लगायतका जिल्लामा पठाउन समेत यातायात सहज उपलब्ध हुने भएकाले चितवन च्याउ खेतीको लागि राम्रो मानिन्छ माग बढी भएकाले छिट्टै आमदानी लिन सकिने घरभित्र गरिने हुँदा सुरक्षित हुने र खानाको लागि उपयुक्त भएकाले आफूले च्याउ खेती गरिरहेको बताउनुहुन्छ विगत तेह्र वर्षदेखि च्याउ खेती गर्दै आउनुभएका पदमपुर आठ निवासी बाबुराम केसी अब धेरै ठाउँ पनि थोरै ठाउँमा धेरै उत्पादन लिन सकिने एउटा एउटा चाहिँ छिटो उत्पादन अर्को यसबाट चाहिँ अब यो उत्पादन पछि चाहिँ यो चाहिँ अब कम्पोस्ट मलको लागि पनि चाहिँ उपयुक्त हुने भयो अब खानको लागि राम्रो भयो यो सबै व्यवसायिक रूपमा चाहिँ अब आर्थिक पनि छिटै बिक्री भएर पैसा पनि आउने भयो र यो चाहिँ उपयुक्त चाहिँ जस्तो मलाई लाग्छ त्यही भएर म अहिलेसम्म यसलाई निरन्तर गरिरहेको छु च्याउमा प्रशस्त vitamin potash calcium magnesium sodium phosphorus र खनिज पनि पाइन्छ मासुमा भन्दा च्याउमा बढी प्रोटिन पाइने भएको कारण र स्वास्थ्यको लागि बढी फाइदाजनक हुने त्यसै गरी मधुमेह मुटुरोगी उच्च रक्तचाप डायबिटिजका बिरामीको स्वास्थ्यलाई समेत यसले फाइदा गर्ने हुँदा माग बढ्दै गएको पाइन्छ यसरी च्याउको माग बढ्दै जाँदा चितवनमा उत्पादन भइरहेको च्याउले स्थानीय बजारको माग समेत धान्न सकेको छैन च्याउ गुणकारी भएको र व्यक्तिहरू अहिले अलि बढी शाकाहारी भएकाले यसको मुख्य माग बढेको भन्नुहुन्छ जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कमलनाथ वाग्ले यो गुणकारी चिज रहेछ र यसले चाहिँ स्वास्थ्यलाई राम्रो गर्ने रहेछ यो औषधि युक्त पनि रहेछ र चाहिँ पाका अब चाहिँ केटाकेटी सबैलाई पनि खाना उपयुक्त अब कुनै बिमारीलाई पनि यसलाई चाहिँ खाना हुने अब चाहिँ कुनै बिमारी माछा मासु नखानु भने जस्तै यसलाई कुनैले पनि रोकटोक नगर्ने खानाको लागि पनि अब सजिलो अब अरू जस्तो यसबाट चाहिँ यसले चाहिँ अब यो मान्छेलाई चाहिँ मासुबाट रोग सर्दैन रोग सर्दैन शाकाहारी पनि शाकाहारी मान्छे पनि बढेको र यो मासु गिरागुटले दिने सबै तत्त्वहरू चाहिँ च्याउको चाहिँ पाइने मान्छेले चाहिँ त्यो भएको कारणले च्याउतिर चाहिँ बढी खाना मानिस आकर्षण भएको च्याउका विभिन्न प्याकिङ सुप अचारहरू तथा सुकाएको प्याकिङ च्याउ विदेशबाट आयात गरेर नेपाली बजारमा बिक्री वितरण भइरहेको छ यसले गर्दा विदेशबाट आयात गरिने त्यस्ता वस्तुलाई प्रतिस्थापन गर्ने तथा नेपाली वस्तुले नै नेपाली बजार लिने सम्भावना देखिन्छ च्याउ खेती गर्न तत्पर कृषक समूहलाई जिल्ला कृषि विकास कार्यालयले तालिम लगायत च्याउ उत्पादन गर्नको लागि बीस हजार रुपियाँ बराबरको सामान सहयोग गर्ने गरेको छ च्याउको माग अनुसार उत्पादन गर्न सकियो भने कृषकहरूले आमदानीले मनज्ञ आमदानी गर्न सक्ने सम्भावना देखिन्छ